नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot com dot NP मार्फत एकैसाथ सुनिरहनु भएको अपराह चार बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ म अनिता अरियाल प्रधानमन्त्री सुशील कोइरालाले आह्वान गर्नुभएको सर्वदलीय बैठकमा बोल्ने अधिकांश दलका नेताहरूले राष्ट्रिय महत्वका विषयमा मात्रै सम्झौता गर्न आग्रह गरेका छन् संविधान सभामा प्रतिनिधित्व गर्ने दलहरूले नेपालको राष्ट्रिय हितमा हुने गरी भारतसँग सम्झौता गर्न प्रधानमन्त्री सुशील कोइरालालाई सुझाव दिएका हुन् प्रधानमन्त्रीको आह्वानमा प्रधानमन्त्री निवास बालवाटारमा आज बिहान बसेको सर्वदलीय बैठकले मुलुकको हितमा हुने गरी सम्झौता गर्न सुझाव दिएको हो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई विवाद रहित बनाउन प्रधानमन्त्री कोइरालाले सर्वदलीय बैठक बोलाउनु भएको हो बैठकमा आइतबारबाट शुरू हुने भारतीय प्रधानमन्त्री मोदीको भ्रमणलाई सफल पार्ने विषयमा छलफल भएको थियो सत्र वर्षपछि हुन लागेको भारतीय प्रधानमन्त्रीको भ्रमण सफल बनाउन सबै दलले सहयोग गर्नुपर्ने भन्दै प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउनु भएको हो बैठकमा सहभागी दलका नेताहरूले मोदीको भ्रमणलाई कुनै देशको हितमा अधिकतम सदुपयोग गर्ने अवसरका रूपमा लिन आग्रह गर्नुभएको छ बैठकमा सहभागी समाजवादी जनता पार्टीका अध्यक्ष प्रेम बहादुर सिंहले माथिल्लो कर्णाली जलविद्युत परियोजना मध्य पहाड़ी र हुलाकी राजमार्ग लगायत वृहत आयोजनामा भारतीय सहयोग जुटाउन पहल गर्न सुझाव दिएको बताउनुभयो प्रधानमन्त्रीले यसअघि नै सत्तारूढ़ दलहरूसँग पटक पटक मोदी भ्रमणका बारेमा छलफल गरिसक्नु भएको छ आज बसेको व्यवस्थापिका संसदले अदालतको अपहेलना सम्बन्धी विधेयकलाई जनताको रायका लागि लैजाने निर्णय गरेको छ सरकारले संसदमा पेश गरेको अदालतको अपहेलना सम्बन्धी विधेयकको चौथर्फी विरोध भएपछि जनताको सुझावका लागि लगिने भएको हो आजको बैठकमा कानून मन्त्री नरहरी आचार्यले विधेयकलाई जनताको प्रतिक्रिया प्राप्त गर्नका लागि प्रचार गरियोस् भन्ने प्रस्तावलाई संसदले सर्वसहमतिले पारित गरेको हो भन्नुभएको छ विधेयकमा राखिएका प्रावधानले प्रेस प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने र अदालतलाई स्वेच्छाकारी बनाउने भन्दै नेपाल पत्रकार महासंघ नेपाल बार एसोसिएसन लगायत संघ संस्थाले विरोध गरेका छन् यस्तै आजदेखि संसदमा विनियोजित बजेटमाथि दफावार छलफल हुँदैछ बैठकमा सरकारले विनियोजन गरेको मन्त्रालयगत बजेटमा पनि छलफल भइरहेको छ साउन नौ गतेदेखि नै बजेटमाथिको छलफल शुरू गर्ने संसद सचिवालयको तयारी भए पनि योजना आयोगले रातो किताब भाग दुई छपाईमा ढिलाइ गरेका कारण छलफलमा ढिलाइ भएको हो आजको बैठकमा मन्त्रालयगत रूपमा छुट्याइएको बजेटमाथि सभासदहरूले आफ्नो धारणा राखिरहेका छन् संसदको सार्वजनिक लेखा समितिको सभापतिका लागि एकीकृत माओवादीका सभासद जनार्दन शर्मा प्रभाकरको उम्मेद्वारी परेको छ सभामुख सुभाष चन्द्र नेगमाङले भोलि सभापति चयन गर्न निर्देशन दिनुभएको थियो शर्माको प्रस्तावकमा समाजवादी पार्टीका प्रेमबहादुर सिंह र समर्थकमा माओवादीकै डोर प्रसाद उपाध्याय रहनु भएको छ त्यस्तै अन्य समितिको सभापति चयनका लागि पनि दलहरूले तयारी गरिरहेका छन् अख्तियार दुरूपयोग अनुसन्धान आयोगले प्रहरी नायब महानिरीक्षक गोपाल भण्डारीलाई निलम्बन गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको छ त्रिभुवन विमानस्थलको प्रमुखका रूपमा रहँदा आर्थिक अनियमितता गरेको पाइएपछि डीआईजी भण्डारीलाई निलम्बन गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको अख्तियारका प्रवक्ता श्रीधर सापकोटाले जानकारी दिनुभयो संयुक्त राष्ट्रसंघले गाजामा विस्थापित गैर सैनिकहरूलाई आश्रय दिइरहेको एक विद्यालयमाथि इजरायली सेनाले आक्रमण गरिनुप्रति संयुक्त राष्ट्रसंघ र अमेरिकाले खेद व्यक्त गरेको छ संयुक्त राष्ट्रसंघका महासचिव वाङ्की मुनले इजरायलको त्यस किसिमको आक्रमण अतिरञ्जित भएको आरोप लगाउनु भएको छ मुनले सुतिरहेका बालबालिकामाथि लक्षित गरी आक्रमण गरिनु लज्जास्पद भएको बताउनु भएको छ राष्ट्रसंघद्वारा सञ्चालित सो विद्यालयमा तीन हजार भन्दा बढ़ी गैर सैनिकहरू आश्रय लिँदै आएका छन् मुनले इजरायलमा रहेका सबै राष्ट्रसंघीय भवनहरू जहाँ महिला बालबालिका तथा विस्थापितहरूले आश्रय लिइरहेका छन् त्यसको सुरक्षा गर्न आग्रह समेत भएको छ राष्ट्रसंघका एक अधिकारीहरूका अनुसार एक अधिकारीका अनुसार सो विद्यालयमा विस्थापित नागरिकहरू रहेको भनेर इजरायललाई पटक पटक जानकारी गराउँदा समेत इजरायलले आक्रमण गरेको प्रति दुःख व्यक्त गरेका छन् सो हमलामा जनाको मृत्यु भएको छ इजरायलले भने आफूहरूले योजनाबद्ध रूपमा आक्रमण गर्दै आएको भन्दै सो क्षेत्रमा भूलवश आक्रमण हुन पुगेको स्वीकार गरेको छ आफूहरूले सर्वसाधारणलाई लक्षित गरी आक्रमण नगरेको भन्दै आक्रमण आफ्नै पक्षबाट भएको साबित भए माफी माग्ने इजरायली अधिकारीले उल्लेख गरेका छन् र विश्व फुटबलको सर्वोच्च निकाय फिफाका उपाध्यक्ष जुलियो हम्बर्तो ग्रोनाडोको निधन भएको छ अर्जेन्टिनाली फुटबल एसोसिएसनका प्रमुख समेत रहनुभएका बयासी वर्षीय ग्रो ग्रोडुनाको उपचारका क्रममा अस्पतालमा निधन भएको हो उहाँलाई मुटुमा समस्या देखिएपछि उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो उन्नाइस सय अठासीदेखि फिफा कार्यकारी सदस्य रहनुभएका ग्रोनाडो फिफाका वर्तमान अध्यक्ष सेफ ब्लाटर पछिका दोस्रो नम्बरका रहनुभएको छ उहाँ सन् उन्नाइस देखि अर्जेन्टिनाली फुटबल एसोसिएसनको अध्यक्षको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो उहाँको निधनप्रति फिफा अध्यक्ष ब्लाटरले दुःख व्यक्त गर्नुभएको छ भने यसै साताको अन्त्यबाट सुरु हुने अर्जेन्टिनाली लिग पनि पछि सारिएको समाचारमा जनाइएको छ हवस् त यसका साथै अपरान्न चार बजेको अर्पण खबर सकियो अनिता अर्याल विदा भए नमस्कार यस अर्पण खबरको साथमा